कमेडी लभ स्टोरी म मात्र होइन यार जो कोही पनि उठ्छ यदि उसलाई देख्यो भने हो जसमा सौन्दर्य छ हो जसमा सुबास छ जसले दिन्न धोका हो जसमा विश्वास छ रोमान्सले भरिपूर्ण नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एकमात्र कार्यक्रम Kollywood dot com Kollywood dot com Kollywood dot com जसको अरू केही विकल्प छैन आये पनी नमस्कार अनि हार्दिक स्वागत छ कलिवुड डट कममा तपाईँलाई गोर्खा एफएम नाइन्टी थ्री मेगाहरूको तरङ्गबाट हामीहरू बोलिरहेका छौँ काठमाडौँ र यसको आसपासमा यही फ्रिक्वेन्सी मोडुलेसनबाट अनि विश्वभरि एकैसाथ W W W dot Gorkha FM dot com र देशका विभिन्न रेडियो तरङ्गहरू मार्फत आज फेरि कलिवुड डट कम आइपुग्यो तपाईँको साथमा हामी आइपुगेका छौँ काठमाडौँको यो स्टुडियोमा टेक्निकल सपोर्ट गर्दै हुनुहुन्छ घनश्याम श्रेष्ठ अनि यो आवाज हो शशि शर्मा मजगैयाको हलिउड डट कम तपाईँ अनलाइन रेडियोहरू म्युजिक जोय अनलाइन रेडियो र त्यसै गरी अमेरिकाबाट प्रसारण हुने युएस खबर अनलाइन रेडियोबाट पनि सुन्दै हुनुहुन्छ भन्दाखेरि हाम्रो अफिसियल साइटहरू ठुलो पर्दा डट कम हलकरा डट कम नमस्ते फिल्मी डट कम र त्यसै गरी हाम्रो यो कार्यक्रम तपाईँ युएस खबर डट कममा पनि भेटाउन सक्नुहुन्छ हामी विभिन्न माध्यमहरूबाट तपाईँहरूको बिचमा पुगिरहे तापनि हामी समग्र रूपमा एउटै मात्र उद्देश्य केन्द्रमा राखेका छौँ त्यो नेपाली चलचित्रको विकास कसरी गर्न सकिन्छ नेपाली चलचित्रको धार यतिखेर कुन तरिकाले अगाडि बढिरहेको छ छ कस्ता खालका चलचित्रहरू बजारमा छन् र व्यापार व्यवसाय कस्तो भइरहेको छ पछिल्लो समयमा प्रदर्शित चलचित्रहरूले बक्स अफिसमा कस्तो खालको कलेक्सन गर्न सफल भइरहेका छन् लेटेस्ट अपडेट के छ हामी यही तपाईँलाई गराउने गर्छौँ र नेपाली चलचित्रका चलचित्रकर्मीहरूसँग पनि त भेटघाट गराउने गर्छौँ तर आज मसँग कुनै पनि आर्टिस्ट गेस्ट यहाँ स्टुडियोमा हुनुहुन्न र मैले आज केही अपडेट इन्फर्मेसनहरू यहाँको बिचमा दिनका लागि गराउनका लागि म उपस्थित भएको छु र केही म्युजिकल इन्टरटेन त छँदैछ आउनुहोस् आजको यो श्रृङ्खलाको शुभारम्भमा एउटा म्युजिकल नम्बरबाट सुरु गरौँ र यो नम्बर यतिखेर अत्यन्त प्रत्यक्षको चलचित्रको रूपमा रहेको छ प्रत्यक्षको रूपमा त्यो चलचित्रलाई लिएको छ बहुप्रत्यक्ष चलचित्रको रूपमा रहेको छ वडा नम्बर छ र यसमा नेपाली टालिसले सिरियलहरूमा देखिने हास्य कलाकारहरू छन् र तिनै कलाकारहरूले बनाएको यो चलचित्र हो र वडा नम्बर छ भित्रबाटै अन्जु पन्त र राजु विश्वकर्मा राजन राज शिवाकोटी लगायतका को स्वर रहेको छ यसमा शब्द र सङ्गीत राजन राज शिवाकोटीकै छ सुर्के थैली खै यही बोलको गीत यहाँको बिचमा राख्छौँ स्वीकार्नुहोस् एउटा सानो कुरा सोध्छु तिमीसँग नै थैली खै भन सुर्के थैली खै चौबन्दीमा तुनेको सुर्के थैली खै खुर्सानी गर्छौ क्यारे बैमानी नखोज है रामा नखोज है न्यु नखोज है रामा नखोज है न्यु रामसैला ठेका भित्र पानी रामसैला घर घर मदा परपर छेउ मन अन्तै साट्यौ कि आनाकानी गर्छौ परपर सर्छौ मन अन्तै साट्यौ कि मलाई उल्लु बनाएर धोका दिन पो आँट्यौ कि अझै हिसाब मिलाउनु छ कथा खाता भई पाटुकीमा सिउरेको सुर्के थैली खै सुर्के थैली खै भन सुर्के थैली खै चौबन्दीमा तुने कुसुर के थैली खै मनमोजी मान्छे कता कता जान्छे खोज निन्दा नगर मनमोजी मान्छे कता कता जान्छे खोज निन्दा नगर कलिलै छ वैश राजे बल जफ्ती नगर कक्का के के के के कुकु कुकु के कै कै रौका तेरो पटुकीमा सिउरेको सुर्के थैली खै सुर्के थैली खै भन सुर्के थैली खै चौबन्दीमा को सुर्के थैली खै मनमोजी मान्छे कता कता जान्छे खोज निन्दा स्वर्गीय थैले खै राजन राज शिवाकोटीको शब्द र सङ्गीतमा अन्जु पन्त राजन राज शिवाकोटी राजु विश्वकर्मा लगायतकाको आवाज थियो यो हामी कलिबुड डट कममा छौँ तपाईँ Gorkha five ninety three mega हेर्जको तरङ्गमा कलिवुड डट कम सुन्दै हुनुहुन्छ काठमाडौँ र यसको आसपासमा यही फ्रिक्वेन्सी मोडुलेसनबाट र देशका विभिन्न रेडियो तरङ्ग र तिनै रेडियोका अनलाइन साइट र हाम्रा केही अफिसियल साइटहरूबाट कलिवुड डट कम प्रसारण भइरहेको छ समग्र रूपमा चलचित्र उद्योग यतिखेर कस्तो अवस्थामा छ कर्म कलाकर्मीहरू के के गरिरहेका छन् कस्ता खालका चलचित्रहरू पछिल्लो समयमा रिलिज भएका छन् हामीले त्यही विषयमा कुराकानी गर्ने गर्छौँ र त्यही चलचित्रका विषयमा चलचित्र उद्योगको विषयमा यहाँहरूलाई इन्फर्मेसन दिने कोसिस गर्छौँ र चलचित्रसँग नजिक बनाउने हाम्रो यो प्रयास जारी रहन्छ यहाँहरूलाई र गत हप्तादेखि एउटा चलचित्र लाग्यो भैरव नामको चलचित्र र निखिल उप्रेती लामो समयदेखि कमब्याक भएका थिएनन् होइन कलिउड इन्डस्ट्रीमा आएका थिएनन् भन्ने चर्चा चलिरहँदाखेरि उनले आफ्नै निर्माण आफ्नै निर्देशनमा आफ्नै स्क्रिप्टमा भैरव नामको चलचित्र बनाए र तराईको विषयवस्तुलाई तराईमा भएको ज्यादती तराईमा हुने भ्रष्टाचार लगायतका विषयलाई उठान गरेर बनाइएको यो चलचित्रमा साँच्चीकै निखिलले केही नयाँ प्रयोग त गर्न खोजेका छन् र वास्तवमा एक्सन थ्रिलरमा आधारित चलचित्रहरू चल्दा रहेछन् भन्ने कुरा पनि उनले प्रमाण गरे र तराईका धेरैजसो हलहरूमा लाग्न नपाएको यो चलचित्र पहाडी ठाउँका हलहरूबाट मात्रै प्रदर्शनमा आए तापनि यसले राम्रो कलेक्सन गरेको छ एक सातामा डेढ करोडभन्दा माथिको कलेक्सन भनेको पक्कै पनि अत्यन्त राम्रो हो कलिउड बजारका लागि हामीले यो सूचना यहाँहरूको लागि दिन्छौँ र यही बिचमा मैले अगाडि सुरुमा वडा नम्बर छबाट जुन गीत बजाएँ त्यही जुन चलचित्रको विषयमा अलिकति प्रसङ्ग जोडौँ र त्यही चलचित्रका कलाकारहरूको पनि प्रसङ्ग यहाँनिर छ चलचित्रभित्रको कलाकारमध्येका एकजना हुन् सीताराम कटेल धुर्मुस र अर्की हुन् कुञ्जना घिमिरे सुन्तले र उनीहरूको सानो प्रसङ्ग यहाँनिर म जोड्न चाहन्छु काभ्रे पलाञ्चकको पहरी गाउँमा एक महिना लगाएर हास्य कलाकार सीताराम कटेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले एकीकृत नमुना बस्ती बसालेपछि उनीहरूलाई देशको रियल हिरो भन्न थालिएको छ आफ्नो व्यक्तिगत घर नै बेचेर काभ्रे पलाञ्चोकमा एकै थरीका घरभित्र शौचालय भएको बगैँचा सहितको तिन कोठे बिस पक्की घर बनाएपछि यो जोडीको कामलाई सबैले तारिफ पनि गरेका छन् soon. राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सिइओ e डाक्टर गोविन्द पोखरेलले समेत धुर्मु सुन्तलीले बनाएको नमुना घरको मोडल ठिक रहेको भन्दै स्यावासी समेत दिएका थिए यसरी समाजमा उदाहरणीय काम गर्दै आएका सीताराम कटेल धुर्मुसले ठुलो प्रथा डट कम र गोर्खा एफएमसँग संयुक्त रूपमा कुराकानी गर्दै जब समाजसेवा गर्ने जोस नसामा प्रवेश गर्छ तब भावनाहरू त्यो निकै कठोर हुने गर्छ भनेका छन् जसरी हामीले काभ्रे पलाञ्चोकमा एउटा कल्पना गर्यौँ एकीकृत नमुना बस्ती बसाल्ने भनेर त्यो गर्न हामीलाई धेरै बाधा थिए तर हामीले सोचे अनुरूपमै त्यहाँ नमुना बस्ती बसाल्न सफल भयौँ उनले अगाडि भनेका छन् हामीले सोही नमुना बस्ती बसाल्नमा केही घर नै बेच्ने निर्णय गरेका थियौँ तर धेरैले धुर्मसुन्तली बोलाए चर्चामा आउन खोजे भनेर पनि भने तर हामीले ती कुनै पनि कुरा सुनेनौँ उनीहरूले भनेका छन् ती भन्नेहरू एकपटक यो गाउँमा गएको भए किन भनेछौँ यस्तो भनेर हिनता बोध गर्थे होलान् किनकि भूकम्पपछि त्यहाँको अवस्था हेर्दा जो कोहीको पनि थियो भनेर साँच्चीकै यो भूकम्पपछिको अवस्थामा अत्यन्त राम्रो उदाम गरेका यी कलाकर्मीहरूलाई हामीले पनि सल्युट गर्नुपर्छ उनले एकीकृत नमुना बस्तीको कुरा गरिरहँदा आफूले अभिनय गरेको र असोज एक गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली कमेडी चलचित्र वडा नम्बर छको विषयमा पनि केही खोल्न भ्याए गरे सोही छमा कस्तो भूमिकामा देखिँदै हुनुहुन्छ भनेर हामीले गरेको प्रश्नमा उनले म एक सोझो गाउँले युवकको भूमिकामा देखिएको छु मैले निभाएको पात्र ज्ञानी छ अभूत छ उसमा शिक्षाको कमी छ अरूले भने पनि मान्छ ऊ गरिब छ यस्तै भूमिकामा म देखिएको छु उनले अगाडि थप्दै भने चलचित्र वडा नम्बर छ बिल्कुलै सन्देशमूलक हास्य व्यङ्ग्य चलचित्र हो चलचित्र हेरिसकेपछि दर्शकहरूले केही लिएर जाने उनले बताएका छन् आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र वडा नम्बर छमा चलचित्रमा दीपक राजगिरी दिपासिरे निरौला निर्मल शर्माको साथमा जितु नेपाल केदार घिमिरे सीताराम कट्टेल कुञ्जना घिमिरे लगायतले अभिनय गरेका छन् र उनीहरूकै लगानी पनि रहेको छ यो चलचित्रमा दीपक राजगिरी सीताराम कट्टेल जितु नेपाल दहाङ राई प्रियाङ्का कार्कीको मुख्य भूमिका रहेको छ चलचित्रमा विल्सन विक्रम राई विशेष भूमिकामा देखिँदैछन् चलचित्रलाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् यो चलचित्रको विषयमा कुराकानी गरिसकेपछि लास्ट विकदेखि all over the Nepal Terai बाहेक म्याक्सिमम् um, हलहरूमा um, प्रदर्शन भएको र राम्रो कलेक्सन गर्न सफल चलचित्र भैरवबाटै अर्को म्युजिकल mm, नम्बर यहाँहरूको बिचमा राख्न चाहन्छु स्वीकार काठमाडौँ त आइपुग्यो साँझ कहाँ बस्ने होला ए के चिन्ता गर्छस् म त सधैँ आउँदा बस्ने कलङ्गीको बाबा गेस्ट हाउसमा हो ए हो र के छ त्यहाँ त्यस्तो सुविधा के छैन भन्न सबै छ साधारणदेखि एसी डिलक्स रुम वाइफाई तातो चिसो पानी कतै जानु परे गाडीको सुविधा शान्त तथा पारिवारिक वातावरण स्वस्थ खानेकुरा पार्किङको सुविधा अनि भयो भयो त्यसो भए लागौँ त त्यतैतिर तपाईँ पनि राम्रो गेस्ट हाउसको खोजीमा हुनुहुन्छ भने आउनुहोस् बाबा गेस्ट हाउस कलङ्की चोक श्रम कार्यालय नजिकै फोन शून्य एक चालिस सैतिस शून्य बैसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच एघार सोह्र शून्य सत्र खिया नलाग्ने भन्ने चर्चा छ घर घरमा यसकै छानो छ नेपालीको विश्वासिलो जस्ता पाता यो कुरा छाप रङ्गी चङ्गी जस्ता पाता हो यो हुलास हुलास भए अरू किन खोज्ने Are you looking for a premier language training center in Bhaktapur area? LLTC Language Training Center, your guidepost for success, is precisely the ultimate solution to your pursuit for success. A centrally located, very accessible from Arnico Highway, a modern facility, LLTC, offers a variety of services from general English to preparatory courses for IELTS, TOEFL, SAT, Business English, and specialized courses. Most courses are taught by native speakers. Flexible hours Call today at 01663 7097 for enrollment. के तपाईँ मानसिक समस्या अनिद्रा आदिबाट पीडित हुनुहुन्छ यदि हुनुहुन्छ भने नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञ तथा आयुर्वेद विशेषज्ञहरूको समूहबाट यस नान्जिङ हेल्थ होममा उचित तथा सफल उपचार गराएर ढुक्क हुनुहोस् निन्द्रा राम्ररी नलाग्नु डर लागे जस्तो हुनु वा डर लाग्नु मुटु ढुकढुक गर्नु धेरै सपना देख्नु वा नराम्रो सपनाहरू देख्नु मनमा नचाहिने कुराहरू धेरै खेल्नु रिङ्गटा लागे जस्तो हुनु टाउको दुख्नु आदि यी लक्षणहरू देखिएमा तपाईँलाई मानसिक समस्या हुन सक्छ यी लक्षण तथा समस्याहरूको सफल उपचार चाहनुहुन्छ भने र अकुपञ्चर तथा आयुर्वेदको विशेषज्ञ सेवा लिन चाहनुहुन्छ भने अवश्य सम्झनुहोला नान्जिङ हेल्थ होमलाई नान्जिङ हेल्थ होम नयाँ बानेश्वर नयाँ बानेश्वर प्लाजा दोस्रो तल्ला सम्पर्क नम्बर अन्ठानब्बे पाँच एघार अडसठी उनासत्तरी आठ अन्ठानब्बे एकचालिस सतहत्तर तिन सतहत्तर चार खुल्ने समय दिउँसो तिन बजेदेखि साँझ छ बजीसम्म हजुर नमस्कार ओहो नमस्कार बाबु बस्नुहोस् न नानी कता गयो त खोइ ए स्कुलबाट आउने बित्तिकै कि मोबाइलमा कि कम्प्युटरमा गेम पढाइमा ध्यानै छैन आजकलका बच्चा यस्तै हुन् माउजू उनीहरूको रुचि अनुसार सिकाउनु पर्छ नि आ यिनीहरूको रुचि त कम्प्युटरमा गेम र टिभीको कार्टुनमा त छ नि बाबु ल भाउजू नेपालमा आफ्नो पाठ अनुसारको भिडियो रमाएर हेर्दै बुझ्ने अनि पाठ अनुसारकै गेम खेल्दै सिक्ने शैक्षिक सामग्री बनाइएको छ यसलाई मिदासी क्लास भन्छन् मिदासी क्लास घरमै भएको कम्प्युटर ल्यापटप ट्याब्लेट वा मोबाइलमा राखेर खेल्न र पढ्न मिल्छ त्यही ल्याइदिनु न ओहो त्यस्तो पनि छ र बाबु छ त भाउजू महँगो होला फेरि छोराछोरी बिग्रिए भनेर लाग्ने चिन्ता भन्दा त कति हो कति सस्तो छ नि भाउजू ए मिदास ई क्लासमा नर्सरीदेखि कक्षा दससम्मका मुख्य विषयका पाठहरू व्यवहारमा उतार्न सक्ने गरी बुझाउने भिडियो र गेमहरू राखिएका छन् मिदास ई क्लास पुस्तक वा कम्प्युटर पसलमा पाइन्छ फोन गरेर पनि अर्डर गर्न सक्नुहुन्छ phone number nine eight five one one seven zero eight six three nine eight five one one seven zero eight six three आजको युगमा मिदास ई क्लास प्रयोग नगरे त विद्यार्थी पछि परिहाल्छन् नि वाओ वाट परफेक्ट ड्राइभिङ कुनै पनि काममा परफेक्ट हुनका निम्ति परफेक्ट सिकाइ हुनु आवश्यक छ र ड्राइभिङ सिकाइको दुनियाँमा सबैको मन जित्न सफल Raktakali driving center new plaza Putali Sadak जहाँ दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ड्राइभिङ सिकाइन्छ ट्रायल ग्यारेन्टीका साथ सिकाइन्छ विदेश जानेहरूका लागि स्पेसल कोर्सको व्यवस्था छ र ड्राइभिङ लाइसेन्सको लागि परामर्श दिइने तथा रिजर्भको लागि पनि व्यवस्था गरिएको छ विस्तृत जानकारीका लागि Raktakali driving center new plaza Putali Sadak Kathmandu फोन अन्ठानब्बे पाँच दस शून्य शून्य सात सय पच्चिस अन्ठानब्बे शून्य बत्तिस शून्य शून्य सात सय पच्चिस दौरा सुरुवाल त लाउनु भएन नि लाइएन किन मन नपरेर हो होइन मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर ए त्यसो भए जानुहोस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ अब प्रसङ्ग बदलौ प्रसङ्ग होइन आजलाई यतिमै रोकौँ पत्रकार नानी म गइहाल्छु दौरा सुरुवाल लिन कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर टेलर्स र अब दौरा सुरुवाल डट कम्पनी खिलाटोल मुडा मास्के चोक भित्र फोन नम्बर बयालिस छब्बिस तिन सय सन्तानब्बे बयालिस छब्बिस तिन सय सन्तानब्बे दुईवटा सिजनहरूको अपार सफलतापछि शिवप्रति ट्रेडिङ प्रणाली प्रस्तुत गर्दछ टाटा मोटर्स कार मेला सिजन थ्री कार्यक्रमका मुख्य आकर्षणहरू horse riding face painting nail art paint ball mehndi बिबोइङ लगायत अन्य थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरू साथै अन द स्पट गाडी एक्सचेन्ज अफर नब्बे प्रतिशतसम्म फाइनान्स सुविधा हरेक टेस्ट ड्राइभिङमा दुईवटा फ्री मुभी टिकट र इन्भर्टर जित्ने मौका फेसबुक कन्टेस्टमा फ्री स्मार्टफोन साथमा गाडीको बिमा सुविधा र दुई जोडीलाई फ्री दुबई ट्रिपको अफर लगायत अन्य आकर्षक गिफ्टहरू पनि मिति दुई हजार बहत्तर भाद्र सत्रदेखि बिससम्म समय बिहान एघारदेखि साँझ पाँच बजेसम्म नक्साल ब्याङ्केट नक्साल काठमाडौँ सब परिवार आउनुहोस् मेलाको भरपुर मजा उठाउनुहोस् Gorkha FM action comedy love story म मात्रै होइन यार जो कोही पनि उठ्छ यदि उसलाई देख्यो भने हो जसमा सौन्दर्य छ हो जसमा सुबास छ जसले दिन्न धोका हो जसमा विश्वास छ रोमान्सले भरिपूर्ण नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एकमात्र कार्यक्रम Kollywood dot com Kollywood com जसको अरू केही विकल्प छैन पनि कलिबुड डट कममा तपाईँलाई फेरि पनि स्वागत छ हामीहरू छौँ Gorkha FM ninety three mega हेर्जको तरङ्गमा कलिबुड डट कम यही समयमा आउने गर्छ हरेक साता र यो कार्यक्रम तपाईँ देशका विभिन्न रेडियोहरूबाट पनि सुन्दै हुनुहुन्छ र हाम्रा केही अफिसियल साइटहरूबाट पनि सुन्दै हुनुहुन्छ कलिबुड डट कममा यो स्टुडियोमा टेक्निकल सपोर्ट गर्दै हुनुहुन्छ घनश्याम श्रेष्ठ अनि यो आवाज शशि शर्मा मजगैयाँको वास्तवमा कलिबुड नगरीमा अहिले अनेकन घटनाहरूको बिचमा अनेकन अप्ठ्याराहरूको बिचमा पनि चलचित्रहरू प्रदर्शन हुन्छन् र हरेक साता दुई चलचित्र त भिडेकै हुन्छन् होइन चलचित्र भिड्ने क्रम जारी हुन्छ तर व्यापार कस्तो छ कस्तो भइरहेको छ भन्नेतर्फ भन्दा पनि मेकर्सहरू चलचित्र बनाउने र एक खालको पहिचान बनाउनमा मात्रै उद्धत भएको जस्तो हामीले पाउँछौँ कतिपयहरू त दर्शकले सुन्दै नसुनी थाहै नपाई हराएर जान्छन् र अति नै कम मात्रै कलेक्सन गर्न सफल हुन्छन् र त्यो भनेको सरासर घाटा पनि हो र नेपाली चलचित्र उद्योगप्रतिको दृष्टिकोण पनि राम्रो नगराउनमा त्यस्ता चलचित्रहरूले भूमिका खेलेका हुन्छन् तर राम्रा चलचित्रहरूलाई पनि यहाँ राजनीतिको नामबाट या चाहिँ अनेकन नेक्ससहरूको कारणले गर्दाखेरि राम्रा चलचित्रहरू पनि राम्रो ठाउँमा लाग्न नपाउने राम्रा हलहरूमा प्रदर्शन हुन नपाउने यथार्थता पनि हाम्रो बिचमा छ र त्यो कारणले गर्दाखेरि राम्रो मेकिङ भएका चलचित्रहरूले पनि खासमा व्यापार गर्न पाउँदैनन् र दर्शकहरूसम्म चाहिँ पुग्न पाउँदैनन् यस्तै भोगेको छ भैरवले पनि भएर पनि हुन त अघिल्ला चलचित्रहरूका निर्माताहरूले पनि यो दुखेसो नगरेका होइनन् र यो बिचमा भैरवले पनि त्यस्तै एउटा नियति भोकेको छ पछिल्लो समयमा मल्टिप्लेक्स सिनेमा हलहरू नेपालका मुख्य मुख्य सहरहरूमा विशेष गरी काठमाडौँ पोखरा लगायतका राम्रा सहरहरूमा चाहिँ मल्टिप्लेक्स हलहरू नारायणघाट दमक विराटनगर जस्ता सहरहरूमा पनि ठुला हल भएका र एउटै हलमा चाहिँ थुप्रै फिल्महरू एक एक वा दुईभन्दा बढी चलचित्रहरू चाहिँ लाग्ने गरेका हुन्छन् र त्यस्ता मल्टिप्लेक्स हलहरूमा चाहिँ नेपाली चलचित्रहरूले अलिक कमै स्थान पाउँछन् र पाए भने पनि ती मल्टिप्लेक्सका मालिकहरूले बनाएका चलचित्रहरू मात्रै प्रदर्शन गर्ने चलन छ र मल्टिप्लेक्सै कारण देशका नाम चलेका पुराना हलहरू भने बन्द हुँदै पनि गएका छन् कतिपय हलहरू र कतिपय हलहरू पार्टी प्यालेस त कतै हाउजिङको रूपमा पनि परिणत भएका छन् काठमाडौँको पुरानो र ख्याति कमाएको रञ्जना हल कुनै बेला देशको सबैभन्दा ठुलो पर्दा भएको तारा हल मनकामना हल अशोक जस्ता सिनेमा घरहरूले अहिले अर्कै रूप लिइसकेका छन् काठमाडौँ बाहिर ठुला हल भएका पोखरा नारायणगढ दमक विराटनगर तथा अन्य सहरको स्थिति पनि त्यस्तै त्यस्तै रहेको छ तर दर्शकले मन पराइराखेको नेपाली चलचित्र प्रदर्शन गर्दा गर्दै हलबाट निकालेर हलिउड तथा बलिउड चलचित्र प्रदर्शन गर्नुले मल्टिप्लेक्सको एकलौटी राज छरपष्ट झल्किन्छ लामो समयको अन्तराल पश्चात चलचित्र क्षेत्रमा फर्किएका एक्सन स्टार निखिल उप्रेतीले जुन मङ्गलबार सोही हेपाहा प्रवृत्ति महसुस गरेका छन् नेपाली चलचित्रमा देखिएको सुस्त बजार व्यवसायलाई उगास्न दौडिरहेको चलचित्र भैरवले राम्रो कमाई गर्दा गर्दै पनि मल्टिप्लेक्सबाट हटाइएपछि निखिल आक्रोशित समेत बनेका थिए सुन्धारा स्थित क्युफ्याक्सको एक सोमा नै अडसट्ठी हजारको व्यापार हुँदा हुँदै पनि आफ्नो चलचित्र हटेको भन्दै आक्रोश पोखे र निर्माता सङ्घमा वितरक विरुद्ध उजुरी समेत दर्ता गरे निखिलले भोगेको यो भोगाई वर्षौंदेखि सयौँ निर्माता निर्देशकले भोग्दै आएको भोगाई हो नेपाली चलचित्र हेर्न लायक हुँदैनन् तिल चलचित्र प्रदर्शन गरे आफ्नो स्ट्यान्डर्ड गिर्छ भन्ने जस्ता तुच्छ व्यवहारले गर्दा गर्दा नै समग्र चलचित्र उद्योगले बदनामीसँगै आर्थिक रूपमा करोडौँको घाटा समेत बिहोर्नु परिरहेको छ यो हामीलाई थाहा छ राष्ट्रियताको नारा लगाउने तिनै व्यवसायले नेपाली चलचित्रलाई प्राथमिकतामा नराख्दा उद्योग धराशायी अवस्थामा पुग्दै आइरहेको छ वास्तवमा बलिउड र हलिउड चलचित्रसँग नेपाली चलचित्रको स्तर मापन गर्नु नै प्रमुख कारक हो मल्टिप्लेक्सको दादागिरी र त्यहाँनिर प्रश्न झल्किन्छ यस विषयलाई गम्भीरताका साथ लिँदै नेपाली चलचित्रको विकासका लागि खुलेका सङ्घ संस्थाको समयमै पहल कदमी अति आवश्यक रहेको देखिन्छ र मल्टिप्लेक्सले पनि नेपाली चलचित्रलाई हेपाको दृष्टिकोणले हेरेनन् भने साँच्चीकै अझ बक्स अफिसमा राम्रो कलेक्सन गर्न पाउँछन् नेपाली चलचित्रहरूले भन्ने हाम्रो धारणा छ र यो विषयमा सबैको ध्यान उत्तिकै रूपमा जाओस् भन्ने आग्रह पनि निखिलले वास्तवमा जुन किसिमको मुद्दा दायर गरे निर्माता एवं कलाकार निखिल उप्रेतीले सङ्गमा जुन किसिमको चाहिँ उनले आपत्ति जनाए त्यसलाई अब कसरी लिइन्छ भन्ने कुरा चाहिँ अर्को कुरा हो चलचित्र भैरवलाई काठमाडौँमा वितरण गरेको गोपाल कायस्थको कम्पनी बिके फिल्मसँग स्पष्टीकरण उनले मागेका छन् क्युफ्याक्समा प्रत्यक्ष सो हाउसफुल भए पनि हलबाट भैरव हटाइएपछि निखिल अति नै आक्रोशित भएका थिए र अहिलेसम्मको चाहिँ राम्रो रेकर्ड राखेको छ भैरवले निर्माता सङ्घका महासचिव केशव भट्टराईले मङ्गलबार वितरक गोपाल कायस्थलाई सङ्घको कार्यालयमा डाकेको पनि बताइएको छ हामी जानकारी दिँदै जानेछौँ अब फेरि अर्को एउटा सङ्गीत यहाँहरूको बिचमा म राख्न चाहन्छु यो बिचमा भैरवसँगै बजारमा आएको चलचित्र अर्को त्यत्तिकै राम्रो चलचित्र हो यो रेशम फिलेले यही चलचित्रको एउटा सङ्गीत यहाँहरूको बिचमा म राख्न चाहन्छु कालीप्रसाद बास्कोटाको शब्द र सङ्गीतमा उनको र सोमिया बराइलीको आवाज स्वीकारौँ परि त्यो डाँडामा घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो तिमी म घुम्न जाउन तालैमा माछी मारौ जालेमा, हुन्छ कि नै हुन्न भन अनि जालमा एकले पर्छौ कि आजकल टुमै छाड्छौ कि सिन्दुर लाउँछौ कि नै भन पनि केमा कम्छु नि पाखुरीमा दम्छ नि सम्पत्ति कमाइन्छ नि सुन्छ धेरै तिमीलाई भरौँला सुन माया कि नै भन न परि त्यो डाँडामा अघेर घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो तिमी म घुम्न जाउन अनि घामले मलाई सताउला काली मलाई चलचित्र रेशम फिलिलीको यो सङ्गीत हामीले सुन्दा सुन्दै कलिउड डट कमको अन्त्यमा पनि आइसकेका छौँ र आजको यो श्रृङ्खलाबाट हामीहरू छुट्टिनुपर्ने हुन्छ आगामी हप्ता भाद्र पच्चिसदेखि लपसप र धुन नामका दुई चलचित्रहरू पनि लाग्न लागिरहेका छन् चलचित्रलाई माया गरिदिनु होला यो हाम्रो आग्रह हो र अहिले प्रदर्शनरत चलचित्रहरूको व्यापार कस्तो भइरहेको छ कस्ता खालका चलचित्र बनिरहेका छन् दर्शक दीर्घबाट पनि त्यसको कमेन्ट्स कम्प्लिमेन्ट्स हुनुपर्छ त्यसको रिभ्यू हुनुपर्छ र समग्र रूपमा राम्रो चलचित्र बनाउनतर्फ हामीले कलाकार कलाकर्मीहरूलाई मेकर्सहरूलाई चाहिँ उत्प्रेरणा पनि थप्नुपर्छ यो हाम्रो धारणा हो हो यही धारणासँगै यही विचारसँगै आजको यो एपिसोडबाट हामीहरू छुट्टिनुपर्छ हवस् त आगामी एपिसोडमा फेरि भेटिने बाचाका साथमा कलिउड डट कमलाई यहीँनिर बिट मार्छौँ काठमाडौँको स्टुडियोमा टेक्निकल सपोर्ट गर्ने घनश्याम श्रेष्ठलाई थ्याङ्क यू सो मच देशभरिका सबै प्राविधिक साथीहरूलाई थ्याङ्क यू सो मच हाम्रा सबै अफिसियल साइटहरूका प्राविधिक साथीहरूलाई म हृदयबाट सम्झिन चाहन्छु र आजको यो एपिसोडबाट तपाईँको आफ्नै साथी कलिउड डट कमबाट शशि शर्मा मजगैया बिदा हुन्छु नमस्कार जाँदा जाँदै चलचित्र सपना तिम्रो मेरो भित्रबाट यो सङ्गीत स्वीकार काखमा निदाउने सपना तिम्रो मेरो नौमती बाजा बजाउने सपना तिम्रो मेरो सयो खोला सँगै तर्ने सँगै बाँच्ने सँगै मर्ने मिलेर ल पुरा गर्ने सपना तिम्रो मेरो सपना तिम्रो मेरो सपना तिम्रो